यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना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 परिषदले लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेपछि दलहरूले छलफल गर्ने भएका छन् नेपाली कंग्रेस र नेकपा एमाले कार्कीको सिफारिस रोक्न थप कदम चाल्ने या पछि हट्ने भन्ने विषयमा छलफल गर्दैछन् आज दुई दलले संयुक्त बैठक बोलाएको ती दलका नेताहरूले बताएका छन् एमाले प्रवक्ता प्रदीप गेवालीले कार्कीका विषयमा छलफल गर्ने तयारी भएको तर ठाउँ र समय तय भइ नसकेको बताउनुभयो उहाँले राष्ट्रपति कार्यालयले दबापत्र बुझाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको पनि बताउनुभयो हिजो बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्की सहित लोकसेवाका कयोदेवी एमी महालेखा परीक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ अनुमोदनको लागि हिजो नै संवैधानिक परिषदले राष्ट्रपति कार्यालयमा पठाइसकेको छ यसैबीच लोकमान सिंह कार्कीको सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति डाक्टर रामरण यादवले आन्तरिक बैठक बोलाउनु भएको छ बिहान एघार बजेपछि राष्ट्रपति कार्यसित निवासमा बोलाइएको बैठकमा कार्कीको सिफारिस अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा छलफल हुनेछ फर्केको सिफारिस रोक्न नागरिक समाजका अगुवा तथा दलका प्रतिनिधिहरूले नै आग्रह गरिरहेको बेला राष्ट्रपति यादवले आफ्ना सल्लाहकार सहयोगी समूहको बैठक बोलाउनु भएको हो कार्कीको सिफारिस विरूद्ध बिहान विद्यार्थी संगठनले क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् राजधानीको क्याम्पस अगाडि चक्काझाम र नाराबाजी गरेर विरोध गरेको ती संगठनहरूले जनाएका छन् त्यस्तै कार्कीको सिफारिस रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरूले दिउँसो शीतल निवासमा धरना दिने भएका छन् दिउँसो तीन बजे राष्ट्रपति कार्य शीतल निवासमा धरना सेवा दिने नागरिक अगुवाहरूले बताएका छन् एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीतिका विषयमा आज छलफल हुने भएको छ पार्टी विभाजनपछि आरोप प्रत्यारोपमा उत्रेका एकीकृत माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीति सहकारी र पछिल्लो राजनैतिक विभागका विषयमा छलफल हुनेछ एकीकृत नेकपा माओवादीको पहलमा वार्ता हुन लागेको नेकपा माओवादीका सचिव देवप्रसाद गुरूङले जानकारी दिनुभयो गुरूङका अनुसार दिउँसो छलफल गर्ने तय भए पनि समय र ठाउँको बारेमा छलफल भइरहेको छ उच्च स्तरीय राजनैतिक समितिमा नेकपा माओवादीको सहभागिता चुनावको सहभागिताका लागि उसले राख्दै आएका मागका विषयमा पनि आज छलफल हुनेछ अन्तरिम चुनावी सरकार गठनपछि एकीकृत माओवादीले देश दौडालाई तीव्रता दिएको छ सार पहिलो साता चुनावमा जोड दिएको एकीकृत माओवादीले त्यसलाई स्थापित गर्न सकेन संविधान सभा स्वत भंग भएता एकल पहिचान पक्षधर र त्यसलाई स्वीकार गर्ने दलहरूबीच राजनैतिक ध्रुवीकरणको तीव्रता पायो सरकार गठनमा एजेण्डा मिलेको औल्याउँदै माओवादीले मधेसी दलहरूसँग संघीय लोकतान्त्रिक गठबन्धन निर्माण गर्यो प्रतिपक्षले बाबुराम भट्टराई नेतृत्व सरकारको राजीनामा माग गरे विभिन्न चरणमा आन्दोलन गरे राजीनामा भएन स्वयं सत्ता पक्ष गठबन्धनले आमसभा गर्दै हेटौँडा महाधिवेशनबाट प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वमा अन्य चुनावी सरकार गठन गर्ने प्रस्ताव राख्यो यसरी शुरू भएको माओवादीको चुनावी खेलमा अहिले ए माओवादीले नेकपा माओवादीबाट नेता कार्यकर्तालाई पार्टीमा भित्राउने या चुनावी कार्यगत एकता गर्ने संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको निरन्तरता र पहिचान पक्षमा खोलेको दल गठबन्धन बाहिरका मधेसी शक्तिसँग मोर्चा गठन गर्ने लगायतका रणनीति बनाएको बताइएको छ केही दिनदेखि भएको लगातार बन्दको कारण पूर्वका नौ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ मञ्च सम्बन्ध संघीय लिम्बुवान राज्य परिषदले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा गरेको बन्दले इलाम पास्थर झापा लगायतका नौ जिल्लाको जनजीवन कष्टकर भएको हो बन्दको कारण आज पनि बजार पसल कल कारखाना शैक्षिक संस्था पूर्ण रूपमा ठप्प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 कोअलिसन गठबन्धनले बहुमत प्राप्त गरेको हो संसदका दुई सय बाइस सीटका लागि भएको निर्वाचनमा उक्त पार्टीले उक्त पार्टीले उक्त पार्टीले एक सय तेत्तिस सीटमा जित हासिल गरेको छ बाँकी उनानब्बे सीटमा अन्य पार्टीका उम्मेद्वारले चुनाव जितेका छन् बयासी सीट ल्याएको मुख्य प्रतिपक्षी दलका नेता अनवर इब्राहिमले सत्तारूढ़ गठबन्धनले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् भारत र चीनबीच लामो समयदेखि विवादित रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालका लागि सुल्झिएको छ लद्दाखको दौलत बेग ओल्टी इलाकामा रहेको चीन र भारतीय सेनाका क्याम्प हटाएर सीमा विवाद टुङ्गाएका हुन् भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार दुवै देशको कूटनैतिक तहमा भएको वार्ता सकारात्मक भएपछि विवादित क्षेत्रबाट सेना फिर्ता गरिएको हो गत अप्रेल पन्ध्र तारिकमा चीनले उन्नाइस किलोमिटर सीमा मिर्सेर भारतीय आफ्नो भूमिमा सेना राखेको भारतले आरोप लगाएको थियो यद्यपि चीनले उक्त आरोपको खण्डन गर्दै आफ्नै भूमिमा सेना राखेको बताएको थियो भारतीय विदेश सचिव रञ्जन कथाई लगायत कूटनैतिक तहका व्यक्तिहरूले चीनसँग सीमा वार्ता गरी विवाद अन्त्य गरेका हुन् गत पन्ध्र अप्रेलपछि कम्तीमा पाँच पाँचपटक भएको सीमा वार्ताले समस्याको सोल्झाएको भारतीय संचार माध्यमको भनाइ छ अब खेल समाचार नेपालले ICC world cricket league division थ्रीको उपाधि जितेको छ फाइनलमा युगाण्डालाई पाँच विकेटले हराउँदै नेपालले सबैभन्दा ठूलो उपाधि जितेको हो बर्मुडामा राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरी युगाण्डाले दिएको एक रनको लक्ष्य नेपालले चौसठी बल बाँकी सदा पूरा गर्यो नेपालका लागि प्रदिबेरीले सर्वाधिक साठी र शरद भेसवाकले नट आउट पचास रनको योगदान गरे पृथ्वी बास्कोटाले नट आउट उन्नाइस जोडी प्रदिबेरी म्यान अफ द म्याच भए युगाण्डालाई सस्तमा समेट्ने नेपालका राहुल विश्वकर्मा र वसन्त रेग्मीले समान दुई पार्स खड्का पृथ्व बास्कोटा र शक्ति गौसनले एक एक विकेट लिए उपाधिसँगै नेपाल डिभिजन टूमा बढुवा भएको छ अब नेपालले सन् दुई हजार चौधको जनवरीमा हुने न्यूजील्याण्डमा हुने विश्वकप छनौट खेल्नेछ डिभिजन टूमा बढुवा भएको दुई सहित दस टिमले भाग लिने छनौटमा पहिलो र दोस्रो हुनेले सन् दुई हजार पन्ध्रमा हुने विश्वकप खेल्न पाउनेछन् उपविजेतामा सीमित भए पनि युगाण्डा डिभिजन टूमा बढुवा भइसकेको छ पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनले पराजित भएको नेपालले दोस्रो खेल युगाण्डालाई सात विकेटले सुम्पिएको थियो तर त्यसपछि लगातार सुध्रेको प्रदर्शन गर्दै तीन खेल जितेर नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संवैधानिक परिषदद्वारा लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस र सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति यादवद्वारा आन्तरिक बैठक आह्वान अन्तरिम चुनावी सरकार गठनपछि माओवादी देश दौडाहामा चुनावी रणनीतिका विषयमा माओवादी र नेकपा माओवादी बीच आज छलफल हुँदै भारत र चीनबीच विवाद रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालका लागि सुल्झियो मलेसियामा सम्पन्न आम निर्वाचनको नेशनल फ्रन्ट कोलिसन गठबन्धनले बहुमत प्राप्त र ICC world cricket league division थ्रीको पादी नेपाललाई अवस्था बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले El del